Thank you. सुनकै अभाव खड्कियो तारा लाखौँ लाखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै भो सानो एउटै धोको छ मर्ने तिम्रै काखमा सपनाहरू मर्न खोज्छु मर्दैनन् के गरौँ जुनकै सकियो तारा लाखौँ लाखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै भसानु एउटै धोको छ मर्ने तिम्रै काखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै भसानु एउटै धोको छ मर्ने तिम्रै काखमा इच्छा पुरा भो भानी सुन पर्न पाउँछु कि म पानी जुनकै अभाव खड्कियो तारा लाखौँ लाखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै बसानु एउटै धोको छ मर्ने तिम्रै डुबकीमा पानी जुनकै अभाव खड्कियो तारा लाखौँ लाखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै भसानु एउटै धोको छ मर्ने तिम्रै काखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै भसानु एउटै धोको छ मर्ने तिम्रै काखमा एउटै धोको छ मर्ने तिम्रै काखमा अरू केही छैन तिम्रै साथ चाहन्थे त्यही पाइन जुनकै अभाव खड्कियो तारा लाखौँ लाखमा सँगै जिउने चाहना सानो एउटै धोको छ मर्ने तिम्रै काखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै सानो एउटै धोको छ मर्ने तिम्रै धोको छ मर्ने तिम्रै काखमा धेरै छन् तारा अरू त के आस गर्न मिल्छ र जुनकै अभाव खड्कियो तारा लाखौँ लाखमा सँगै जिउने चाह सानो एउटै धोको छ मर्ने तिम्रै काखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै भो सानो एउटै धोको छाबा मर्ने तिम्रै काखमा एउटा समयले मर दियो बाजे हुँदा पानी दुबईको मनराजी जुनकै अभाव खड्कियो तारा लड्काउँदा सँगै जिउने चाहना त्यस्तै त्यस्तै बसान एउटै धोको छ मर्ने तिम्रै काखमा मर्दियो बाजी हुँदा पनि दुबैको मन राजी जुनकै अभाव खड्कियो तारा लाखौँ लाखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै भसानु एउटै धोको छ गर्ने तिम्रै काखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै भो सानो एउटै धोको छ मर्ने तिम्रै काखमा